mega tune गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ प्रोग्रामको स्टार्ट गर्न चाहन्छु एउटा निकै नै हिट रिमिक्स नम्बरबाट खालको गीत तपाईँले सुनिसक्नु भएको छ radio Arpan hundred four point five mega हर्समा तपाईँले हरेक दिन सुन्दै आउनु भएको छ प्रोग्राम जस्ट फर इन्जोय र जस्ट फर इन्जोयमा रहेर यस्तै यस्तै हिट हिट रिमिक्स नम्बरहरू हामी तपाईँको माझमा राख्छौँ आज पनि यस्तै रिमिक्स नम्बरहरू तपाईँको माझमा राखिराखेका छौँ र यति बेला तपाईँले प्रोग्राम जस्ट फर इन्जोयलाई radio Arpan hundred four point five megahertz tune गरिराख्नु भएको छ त्यसबाट त सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि जहाँ कहीँबाट सुन्नु भएको छ विशेष गरी रिमिक्स भर्सनमा बजारमा आएका नेपाली हिन्दी पप हरेक क्याटेगोरीका गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ जस्ट फर इन्जोय अन्तर्गत रहेर यति बेला फेरि पनि जस्ट फर इन्जोयमा राख्छौँ अर्को एउटा निकै नै hit remix lover I get the drinks, for no drinks, not enough for me I need that special girl Who can turn my world upside down And spin me round let's dance tonight.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 Break short commercial break यति बेला तपाईँ प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ radio Arpan hundred four point five मेगाहरू ट्युन गरेर साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com लगन गरेर पनि जहाँ कहीँबाट हामीलाई सुनिराख्नु भएको छ प्रोग्राममा रहेर हामी विशेष गरी निकै नै चर्चामा रहेका रिमिक्स नम्बरहरू तपाईँको माझमा राख्छौँ हिट हिट रिमिक्स नम्बर तपाईँको माझमा राख्छौँ र आज पनि मैले हरेक क्याटागोरीका गीत सङ्गीतहरू लिएर तपाईँको माझमा उपस्थित भइराखेको छु र नै रिमिक्स नम्बरहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छु यति बेला फेरि पनि प्रोग्राममा अर्को एउटा हिट रिमिक्स नम्बर नै राख्छु तपाईँको लागि Thank you. तपाईँ यति बेला प्रोग्राम जस्ट फ्रिजे सुनिराख्नु भएको छ radio Arpan hundred four point five mega हर्जमा र यस्तै रिमिक्स नम्बरहरू तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ विशेष गरी बजारमा आएका हरेक क्याटेगोरीका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ हिन्दी नेपाली पप हरेक क्याटेगोरीका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र हामी प्रोग्रामको लास्ट लास्टमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यति जेलसम्म तपाईँले जस्ट फर इन्जोयलाई साथ दिनुभयो तपाईँ तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्म टेक्निकली रूपमा रहेर असिस्ट गर्नुहुने टेक्निसियन पार्टनर राजलाई धेरै धेरै धन्यवाद दिँदै म तपाईँको रेगुलर होस्ट प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार